नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा विवाहका लागि टिकोटालो गरेर पनि केटा पक्षले विवाह गर्न नमानेको भन्दै पूर्वी चितवनको बकुलरमा गरिएको सडक अवरुद्ध खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ झडपपछि प्रहरीले अवरुद्ध सडक बल प्रयोग गरी एक घण्टापछि पछि सुचारू गरेको छ झडपमा पनि प्रदर्शनकारीतर्फ एक महिला र अर्का एक प्रहरी घाइते भएका छन् प्रहरीले एकाएक बन्दकर्ता थिए लाठी प्रहार गरेपछि आधा घण्टा जति प्रहरी र पीडित बीच झडप भएको थियो झडपमा परि रत्नगर निवासी कल्पना मिया र प्रहरी हवलदार राजीव सिंह घाइते भएका हुन् घाइते दुवैको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक सुरज कार्कीको नेतृत्वमा आएको प्रहरी टोलीले एक्कासी अमानवीय तरिकाले लाठीचार्ज गर्दा स्थिति असामान्य बनेको थियो यसैबीच सोही विषयको रिपोर्टिङमा घटेका पत्रकारहरूमाथि समेत समेत प्रहरी निरीक्षक कार्कीले अपशब्द प्रयोग गर्दै क्यामेरा फोरिदिने धम्की दिएका थिए समाचार सङ्कलनका क्रममा रहेका पूर्वी चितवन पत्रकार मञ्चका सचिव राजेन्द्र आचार्य रेडियो अर्पणका हेमराज आचार्य अभियान टेलिभिजनका अरुण गौतम र बेसो टेलिभिजनका प्रकाश सिगदेलको क्यामेरा फोरिदिने भन्दै सार्वजनिक मुद्दा हाल्ने समेत चेतावनी दिएका थिए सडक अवरुद्ध गर्न उनीहरूले नाराबाजी गर्दै इलाका प्रहरीकारले रत्नगर घेराउ पनि गरेका थिए रत्नगर तीन बेल्सी निवासी सुरज खनाल र रत्न नगर आठ पर्सनी बस्ने निशा ढकालबीच विवाहका लागि गत फागुन तीस गते भव्य रूपमा टिकोटालो लगाई यही वैशाख एघार गते विवाह गर्ने निदो भएको थियो बिना कारण केटा फरार भएपछि पीडित केटी पक्ष आक्रोशित भएका हुन् केटाले केटीलाई फोन गरेर आफ्नो सुर गर भनी धम्की समेत दिने गरेको केटीका काका रामबाबु ढकालले जानकारी दिनुभयो केटाले केटीलाई धम्की दिएपछि पीडित केटी पक्षले प्रहरीमा उजुरी समेत दिएका थिए तर पनि पक्राउ गरेको केटाखनालाई बिना कारण छाडेपछि केटीका आफन्त र स्थानीय बासिन्दा आक्रोशित भई आन्दोलनमा उत्रिएका हुन् यसबीच महिलाहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको दमन भएपछि भएको झडपमा आफ्ना जिल्ला सदस्य घाइते भएको घटनाप्रति अखिल क्रान्तिकारी इलाका नम्बर कले विरोध जनाएको भएको छ इलाका संयोजक दयाराम पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा घाइते भएकी कल्पना मियाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ साथै शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने प्रहरी निरीक्षक सुरज कार्कीलाई कारबाहीको समेत माग गरिएको छ विपद व्यवस्थापनका लागि चितवनमा पूर्व सूचना संयन्त्र निर्माण गरिने भएको छ भरतपुरमा आज सम्पन्न भएको जिल्ला व्यवस्थापन समितिको बैठकले विपद व्यवस्थापनमा सहज र कम क्षतिका लागि पूर्व सूचना संयन्त्र बनाउने निर्णय गरेको हो बैठकमा प्रकोपको क्षेत्रमा काम गर्दै आएको प्राक्टिकल एक्सन नेपालले पूर्व संयन्त्र बनाउनका लागि प्रस्ताव गरेको थियो बैठकमा गृह मन्त्रालयले चितवन जिल्लाको विपद व्यवस्थापनका लागि उपयोग हुने सामग्री हस्तान्तरण गरिएको छ आपतकालीन अवस्थामा प्रयोग हुने सामग्री गृह मन्त्रालयका उपसचिव रामहरि शर्माले प्रमुख जिल्लाधिकारी हिमनाथ दवाडीलाई हस्तान्तरण गर्नुभएको हो यस्तै विपद व्यवस्थापन समितिले आजसम्म गरेका क्रियाकलापका समीक्षा गरी सो अनुमोदन गरिएको छ कार्यक्रममा गृह मन्त्रालयका उपसचिव रामहरि शर्मा संयुक्त संघीय विकास योजनाका कार्यक्रम व्यवस्थापक मानबहादुर थापा लगायतले बोल्नु भएको थियो कार्यक्रम प्रमुख जिल्लाधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा सम्पन्न भएको हो नेपाल विद्यार्थी सङ्घ चितवनको चौबिसौँ जिल्ला अधिवेशन भोलि हुने भएको छ नेपाली कङ्ग्रेस चितवनको कार्यालय कमलनगर नानगढमा भोलि बिहान आठ बजेदेखि अधिवेशन सुरु हुने नेवी सङ्घ चितवनले जनाएको छ अधिवेशनको तयारी पूरा भएको नेवी सङ्घ चितवनका सचिव परमेश्वर खनालले जानकारी दिनुभयो अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिका रूपमा चितवन खटिएका केन्द्रीय सदस्य अन्जान चौलगाई हिजो नै चितवन आइपुग्नु भएको छ अधिवेशनलाई सहज ढङ्गले सञ्चालन गर्नका लागि कङ्ग्रेस जिल्ला सचिव जितनारायण श्रेष्ठको संयोजकत्वमा नेपाली कङ्ग्रेस चितवनले पाँच सदस्य समिति बनाएको छ अधिवेशनमा जिल्लाभरिका क्षेत्र क्याम्पस र सोभियो गरी तिन सय सत्तरी भन्दा बढी प्रतिनिधिको सहभागिता रहने सचिव खनालले बताउनुभयो नैवेसङ चितवनभित्र विवाद चुलिएका कारण अधिवेशन अन्यल भएका समाचार बाहिर आइरहँदा सचिव खनालले भने सङ्घभित्र रहेका विवादहरू अधिकांश समाधान भइसकेको र बाँकी विवादहरू समाधान हुने क्रममा रहेको बताउनुभयो नैवेशङको जिल्ला अधिवेशनका लागि एक दर्जनभन्दा बढी नेताहरू अध्यक्षका लागि लागि मैदानमा छन् वर्तमान उपाध्यक्ष राजेन्द्र डोटेल प्रकाश अधिकारी अमृत अधिकारी सचिव परमेश्वर खनाल रूपेश चन्द्र खनाल लगायतका नेताहरू अध्यक्षका आकाङ्क्षी हुन् यसैबीच नेवेसङ जिल्ला सदस्य गोविन्द अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गरी आफूले भोलि हुने अधिवेशनका लागि सचिव पदमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभएको छ सत्ताइसौँ राष्ट्रिय वर्षेवाली कार्यशाला गोष्ठी आजदेखि पश्चिम चितवनको रामपुरमा सुरु भएको छ गोष्ठीको एक कार्यक्रमका बीच कृषि वन तथा भू संरक्षण मन्त्री टेकबहादुर थापाले उद्घाटन गर्नुभयो तीन दिनसम्म चल्ने गोष्ठीमा चितवन मकवानपुर नवलप्रासी लगायतका पैँतिस जिल्लाका कृषि विशेषज्ञहरूको सहभागिता रहेको छ गोष्ठीमा वैज्ञानिकहरूद्वारा एक सय बत्तीसवटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको गोष्ठीमा सहभागी वैज्ञानिक विवेक सापकोटाले बताउनुभयो गोष्ठीमा कृषि बाली सम्बन्धी वैज्ञानिकहरूले पाएका उपलब्धिहरूलाई संस्थागत गर्ने बुझिएको छ कृषकलाई सहज हुने र बलियो जातीय विकास बालीको जातीय विकासमा भएका उपलब्धिको बारेमा जानकारी दिने उद्देश्यले गोष्ठीको आयोजना गरेको राष्ट्रिय मकैबाली अनुसन्धान रामपुरका केशव बाबु कोइरालाले जानकारी दिनुभयो काभ्रे उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई एक कार्यक्रमका बीच रत्नगर उद्योग वाणिज्य संघले स्वागत तथा छलफल कार्यक्रम गरेको छ रत्नगर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर विश्ववालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भ्रमण टोलीलाई स्वागतसहित संघका हालसम्मका गतिविधिबारे मन्तव्य व्यक्त गर्दै काभ्रे उद्योग वाणिज्य सङ्घलाई स्वागत गरिएको थियो बर्मा टोलीको नेतृत्व गर्नुभएका काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिएस रत्न साकेले बर्मणको उद्देश्यबारेमा जानकारी गराउनु भएको थियो सो कार्यक्रममा सङ्घहरूको बीच भए गरेका गतिविधिहरू दुवै सङ्घबीच भाइचाराको सम्बन्ध विकास गर्ने एक आपसमा अनुभवको आदान प्रदान गर्ने औद्योगिक तथा व्यावसायिक समस्याहरूको समाधानका लागि ऐक्यबद्धता कायम गर्ने बारेमा छलफल गरिएको थियो पर्साको ठोरी स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ ठोरी स्वास्थ्य चौकीमा जीवनजल कोट्रिन सिप्रो लगायतको औषधिको अभाव भएको ठोरी स्वास्थ्य चौकीका अहिब सञ्जय कुमार शाहले जानकारी दिनुभयो उहाँले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले समयमै औषधि वितरण नगरेका कारणले औषधि अभाव भएको बताउनुभयो अहिब शाहले जनस्वास्थ्य कार्यालयमा आवश्यक औषधि माग गरे पनि उपलब्ध हुन नसकेको गुनासो गर्नुभयो स्वास्थ्य चौकीमा औषधि नभएकाले काम गर्न गाह्रो भइरहेको उहाँको भनाइ छ उहाँले ठोरीमा दिनहुँ पच्चिसदेखि तिसजना बिरामीको चेक जाँच गरे पनि उनीहरू औषधि अभावले रित्तै फर्कनु पर्ने बाध्यता रहेको बताउनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ मौसमका कारण मङ्सिरमा चुनाव हुने सम्भावना नरहेको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 नबुझेर हातपात गर्यो अथवा लौरा प्रयोग गर्यो त्यो राम्रो होइन साथै अब त्यो एउटा विवाहवादीको कुरालाई लिएर आएर बाटो बन्द गर्न पनि हुँदैन थियो प्रहरी प्रशासनको दमन भयो तर वास्तवमा कुरो नबुझिकन दमन भयो कुरो बुझेर दमन गरेको भए राम्रो हुन्थ्यो बाटो अवरोध गर्न राम्रो कुरो होइन हामीलाई पनि थाहा थियो वास्तवमा चाहिने डल्ले पिटाइ खायो पत्रकारहरू आए समाचार सङ्कलनको लागि आए त्यहाँ एउटा महिला गएकी थिइन् उनी त्यो बाटो खोल्नुपर्छ जाम खोल्नुपर्छ भन्ने पक्षमा वकालत गर्दै थिइन् एक्कासी उनलाई लाठीचार्ज भयो मान्छे बेहोस भए त्यो चाहिँ एकदम दुःखद घटना हो जब त्यो केटा अस्ति अर्काको छोरीलाई विवाह गर्छु भनेर टिकाटा घोटाला गरेर खर्च गराएर उसले चाहिने एउटा खेलबाड गर्यो छोरी सबैका छन् कालपलको भनेर चाहिने बुढीमरी भनेर नरुनु कालपलको भनेर रुनु भने जस्तो चाहिने अब यहाँ ल्याएर चाहिने मान्छे दिएको थियो त्यो मान्छेलाई किन छोड नछोड्या भए यो बभाली नै हुँदैन थियो यहीँ चाहिँ समस्या छ दुवै थरीलाई बोलाएर समस्या समाधान हुन्थ्यो केटाको गल्ती मान्नुपर्छ केटी पक्षबाट पनि प्रशासनहरूमा जवाब दिने काम गर्नुपर्छ यो बाटोमा आएर रोक्नु हुँदैन पुलिसले बाटोमा रोकेमा हान त उसको पनि हान्न हुँदैन उसले पनि उसको पनि गल्ती हो यो दुवै पक्षको अलिअलि गल्ती छ तर केटाको आजको घटना चाहिँ एकदम नराम्रो लागेको छ मलाई पनि हाम्रा पनि छोरी छन् भोलि बिहान हामीलाई पनि पर्छ यो छोरी भएको मान्छेले सबैले बुझ्नुपर्ने कुरा हो यस्तो गर्न नहुने हो प्रहरी प्रशासनले जान्न पर्ने कुरा हो यो बाटा ल्याएर गर्ने कुरा होइन यो घरैमा गाउँ घरमै मिलाउनु पर्ने कुरा हो एउटाको छोरी हात लिएर अनि बिचैमा छोड्नु भने एकदम नराम्रो गल्ती यसलाई चाहिँ कडा भन्दा कडा कारवाही गरेर माथि नै ल र अब आइन्दा यस्तो कसैको छोरी माथि पनि नहोस् भन्ने मेरो आग्रह गर्न चाहन्छु सम्पूर्ण यहाँ स्थानीयवासीहरूले एउटा लेडिजमाथि परिआएको अन्यायको एउटा चाहिँ हामीहरू सबैजना पसल व्यवसायी कर्मचारीहरू अब यहाँका स्थानीय पत्रकारहरू संस्थाहरू पनि सबै थिए स्थानीय राजनीतिक दलहरूको पनि थियो तर यहाँ प्रहरीले एक्कासी यस्तो केही सुनवाई नगरिकन के भएको हो सम्म पनि नभनिकन एक्कासी जिल्लाबाट आएका प्रहरीहरूले चाहिँ यसरी दमन गर्दाखेरि हामीहरू स्थानीयहरू साह्रै मर्मात भएका छौँ सामुदायिक आवाज एउटा पुनः स्थानीय समाचार विद्यालय वातावरण संरक्षण शिक्षा सञ्चाल नेपालको आयोजनामा भएको चित्रकला प्रतियोगितामा चित्रसारी माविकी विष्णु नेपाली प्रथम हुनुभएको छ त्यसै गरी सकिला तामाङ बछिल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 सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनाल विदा भई नमस्कार सन्देश अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयंभू पाठशाले नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरू